मुस्कराएर भनाउन मात्र गर्छु पुरा म चाहन तिम्रा लेखी लेखी पानाहरूमा सहारा तिम्रैले यो थटकनलाई थटकन बनाउँछ टाढा भए पनि उठुले मुटुलाई बोलाउँछ यो रात दिन गर्दै हँसिरहेछ यो मन रात्र दिन तिम्रै न्यानो त्यो अङ्गालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन मुस्कराएर भन्छु म पनि मनका कुरा छन् लजाएर नभाग न तिमी सुन न सुन चलिरहेछ यो जीवन हाँसी खुसी रही आज नहुन्थ्यो तिमी यो जीवनमा खाली खाली संसार यो रात्र दिन तिम्रै न्यानो त्यो हङ्गालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन sky. रहन्छु म पनि आहा त्यही छ भनेर आनन्द मना